नमस्कार अनि लोक साङ्गीतिक अभिवादन समस्त आदरणीय श्रोता मित्रमा कार्यक्रम लोकसङ्कारको व्यवसायबाट सुधाश्री आज पनि तपाईँसँग मिठो कुराकानी सँगसँगै तपाईँलाई केही मिठा लोक सङ्गीतबाट मनोरञ्जन दिलाउनको लागि प्राविधिक मिठो रिजनसँगै आवाजबाट समुपस्थित भइसकेको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच अर्पण सबैका लागि सधैँका लागि र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ हप्ताको छ दिन आउने गर्छौँ शनिबार बाहेक हरेक दिन तपाईँको साथमा कार्यक्रम लोकझङ्कार रहँदैछ र लोकझङ्कारका केही बारमा हामी नेपाली लोकसङ्गीत क्षेत्रमा लामो समयबाट बिताउनु भएका कलाकारहरूसँग कुराकानी गर्ने गर्छौँ भने अन्य दिनमा मिठा लोकसङ्गीत तपाईँलाई सुनाउनेछु तिनै लोकसङ्गीतका भाव तपाईँको मासु हामीले व्यक्त गर्ने गर्छौँ आजको यो श्रृङ्खलामा पनि तपाईँको साथमा रहेर केही मिठा लोकभाकाहरू तपाईँलाई सुनाउनेछु हरेक दिन विशेष गरी शनिबार बाहेक हरेक दिन हामी आउने गर्छौँ बिहान नौ बजेको नेपाल बाँडी समाचारपछि दस बजी सम्मको समयमा रहनेछु र दस बजीसम्म रहेर केही लोकगीत आजको यो श्रृङ्खलामा पनि रहनेछु कार्यक्रमको सुरुवात गरौँ रमसखान अनि टिकाफुङ लगाउनु भएको बरु दिन काटौँला साथी भनेर तपाईँ सम्पूर्णको लागि एउटै दुईटा हो मुटु मनले भन्छ कहिले नि नछुटु बरु दिन बिताउला साथी भनेर म त मन दुखाउन तिमीले नि मन दुखाउ हामी एक अर्काको भइनौँ भनेर दुइटा हो मुटु मनले भन्छ कहिले नि नछुटु बरु दिन बिताउला साथी बनेर म त मन दुखाउन तिमीले नि मन दुखा हामी एक अर्काको भैनौ भनेर म त मन दुखाउन तिमीले नि मन दुखा हामी एक अर्काको भैनौ भनेर it खुसीले मलाई छोट दियो भन्दिनमा सम्बन्धै तोडियो डालो दिन बिताउला साथी भनेर म त मना दुखाउला तिमीले नि मना दुखा हामी एक अर्काको होइन भनेर मलाई छोट दियो प्रेममा सम्भङ्गै तोडियो बाह्रो दिन बिताउला साथी बनेर मतमाना दुखाउन तिमीले नि मान्दा दुखा हामी एक अर्काको भुइनौँ भनेर मतमाना दुखाउन तिमीले नि मान्दा दुखा हामी एक भएन भनेर जाफर जब माया गरिन्छ त्यो माया बिच थोरै फाटो आउँछ तर फाटो आएको होइन मायाबाट फाटो आएन होइन परिवार अनि यो समाजले त्यो मायाको बिचमा तगार बनाइदिन्छ अनि त्यो एउटा सोचो मायालाई टुटाउने काम गर्छ र कसैसँग विवाह गरिदिने काम गर्छ त्यति बेला ब बरु दिन काटौँला साथी भनेर म त मलाई दुखाउन तिमीले नि नदुखाऊ हामी एकाअर्काको साथी भनेर है यस्तो एउटा गीत राख्यौँ हामीले तपाईँ सम्पूर्णको लागि जब माया लाई चाहिँ अलिकति नकारात्मक तरिकाबाट हेरिन्छ समाजमा अलि फरक तरिकाबाट यसलाई हेर्ने गरिन्छ समाज परिवारको साथ पाइँदैन त्यो समयमा एकाअर्का बेच हामी एउटा मायालाई सफल पार्न सकिँदैन त्यो समयमा यस्ता खालका शब्दहरू पनि सिर्जना हुने गर्छन् के गर्ने माया भएर त बाँच्न सकिएन कमसेकम साथी भनेर त एउटा एउटा साथीको भूमिका त निभाउन सकिन्छ जीवन साथीको भूमिका निभाउन नसके भने साथीको भूमिका निभाउन अवश्य पनि सकिन्छ बरु दिन काटौँला साथी भनेर रमसिंह अनि टिकापनको आवाजमा तपाईँ सम्पूर्णको लागि मैले प्रस्तुत गरिसकेको छु तपाईँ सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि हामीलाई सुन्नु भएको छ प्राविधिक मिटर रिजन आवाजबाट सो सो तपाईँको साथमा लोक श्रृङ्खलाको व्यवसायमा कुराकानी सो तपाईँसँग मिठा मिठा गीतहरू तपाईँको लागि प्रस्तुत गर्ने गर्छु अवश्य भने केही मिठा गीतबाट तपाईँहरूलाई मनोरञ्जन दिने प्रयासमा हामी रहिरहेका छौँ अब क्रममा फेरि अर्को गीतलाई म राख्दैछु घामले सुक्छ पानी पुरुषोत्तम नेउपाने अनि देवी घरती मगरको आवाजमा पुरुषोत्तम नेउपानेले पछिल्लो समयमा अघिल्लो सालमा लिनु निकाल्नु भएको बजारमा एकदमै तपाईँ हामी सम्पूर्णले मन मुठुमा राख्न सफल घामले सुक्छ पानी पुरुषोत्तम नेउपाने अनि देवी घरती मगरको आवाजमा तपाईँ सम्पूर्णको लागि स्वीकार्नुहोस् मैले आँसु मुछ्या छु भारी उता तिमी रुन्छौ रे रातभरि मैले त के जानु हामीले सुक्छ पानी केले सुक्छ आँसु हो भन्देऊ मेरी सानो मुछ्या छु भारी उता तिमी रुन्छौ रे रातभरि मैले त के जानु हामीले सुक्छ पानी केले सुक्छ आँसु हो भन्देऊ मेरी सानो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 खोल्नै नसक्ने भएछु जिउँदै जिउँदै तिम्रो नाम मा जिन्दगी म जिउन नसक्ने भएछु लोकसङ्कार सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरस अर्पण सबैका लागि सधैँका लागि र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुन्नु भएको छ प्राविधिक मित्र रिजनसँगै आवाजबाट सोमसु तपाईँको साथमा केही मिठा लोकभागबाट तपाईँलाई मनोरञ्जन दिने प्रयासमा हामी जुटिरहेका छौँ अवश्य पनि तपाईँले सुन्नु भएको छ खाना खाने समय पनि भएको छ कतिपय साथीहरू खाना खाने तयारी पनि गर्दै हुनुहुन्छ कतिपय साथीहरू अलि असारको मौसम छ रोपाई पनि गर्ने होला रोपाई गर्नको लागि पनि तयारी अवस्थामा चाहिँ अब रोपाई गर्न खेततिर पनि लाग्ने तयारीमा पनि हुनुहुन्छ होला जसरी तपाईँ जहाँ जस्तो अवस्थामा हुनुहोस् सधैँ खुसी रहनुहोस् सुखी रहनुहोस् हामी यही कामना गर्छौँ जानुहोस् मानव रोपेर मुरी उब्जाउने समय हो यो समय भनेको रोपाई गर्नुहोस् तत्न रोपाई गरे चाहिँ राम्रोसँग रोपाई गर्नुभयो भने पछि चाहिँ अहिले मानव रोप्छौँ पछि मरियो जानेछ त्यति बेला फेरि अर्कै खालको समय पनि हुनेछ होइन आज विशेष गरी पानी परेको छ बिहानैबाट रोपाइ गर्नुको लागि अलि सहज पनि हुनसक्छ किनकि रोपाइ गर्नुको लागि पानी धेरै नै आवश्यक हुन्छ त्यसैले बिहानैबाट पानी पनि परेको छ आज मलाई लाग्छ धेरै नै धेरै हाम्रो श्रोताहरूलाई चाहिँ आज खेत रोप्ने प्लानिङ खेत रोप्ने योजना चाहिँ बनाउनु भएको छ होला मलाई जस्तै लाग्छ कार्यक्रम लोकसङ्कारमा हामी धेरै गीतहरू बजाइरहेका छौँ यति बेला फेरि अर्को आवाजलाई हामी स्थान दिनु बराइली र सपना पुरीको आवाजमा रहेको र यसलाई लौ शब्द सृजना बेदुर बराइलीको रहेको छ तपाईँ सम्पर्कको लागि मन पराउँछु धेरै स्वीकार्नुहोस् नहीं पराउँछु धेरै मन पराउँछु धेरै तिमी माया गर या नगर तर तिमी बस्नलाई मन छ सुन त यो मनले भन्छ तिमीलाई मन पराउँछु धेरै मन पराउँछु धेरै तिमी माया गर या नगर तर तिमी मन पराउँछु धेरै तिमी माया गर या नगर तर तिमी बस बस्ने ठाउँ तिमीलाई मन पराउँछु धेरै मन पराउँछु धेरै तिमी माया गर या नगर तर तिमी मुटुमा तिम्रै नौ यही मुटु हो तिमी बस बस्ने ठाउँ तिमीलाई मन पराउँछु धेरै पराउँछु धेरै तिमी माया गर या नगर तर तिमी हजुर तिमीलाई मन पराउँछु धेरै तिमी माया गर या नगर तर तिमी मेरै है तपाईँ सम्पूर्णको लागि राखे विदुर बराइली र सपनापुरीको आवाज रहेको थियो विदुर बराइलीको ल शब्द सिर्जनामा साँच्चै माया गरिन्छ त यसरी गर्नुपर्छ तिमीलाई मन पराउँछु धेरै एकदमै धेरै माया गर्ने सायद उसले माया गरोस् नगरोस् माया एकतर्फी पनि माया हो भन्ने चाहिँ कहिलेकाहीँ भन्ने गरिन्छ विशेष गरी माया त माया हो या एकोर होस् या दोहोरो होस् एकोर माया भए पनि गरिरहेकै हुन्छ र उसलाई आफ्नो बनाउने सपनाहरू सजाइएको हुन्छ किनकि एकोरो भए पनि माया हो दोहोरो भए पनि माया हो दोहोरो मायाले पनि सपना सजाउँछ भने एकोरो मायाले पनि सपना सजाउन सक्छ तपाईँ सम्पूर्णको लागि राखिसक्यौँ मन पराउँछु धेरै बिजुर भराइलिएर सपना परेको आवाजमा कार्यक्रम लोकसङ्कार सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ प्राविधिक मित्र रिजन आवाजबाट सोमसो तपाईँको साथमा कार्यक्रम लोकसङ्कारको आजको व्यवसायबाट विधा माग्नुपर्छ कार्यक्रमको अन्तिम वर्ष समयसँग दौडने हामी समयले नेटो कारिसकेको छ अब भने माग्नुपर्छ सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्राविधिक मित्र रिजनलाई विशेष धन्यवाद छ कार्यक्रमप्रति सुझाव सल्लाह प्रतिक्रिया छन् भने शून्य छेपन्न पाँच त्रिसठी तिन सय बत्तिसमा फोन गर्न सक्नुहुन्छ भन्दै अन्तिममा रामसिंह अनि सुनिला गुरुङको आवाजमा जुनलाई साथी तारा जौधरी यो समझुर आवाज तपाईँको लागि छाड्दै सुनकुमार विधमाग छ नमस्कार हे मर्दैन एउटा फुल झरेर झुललाई साथी तारा जपिने दिन्छौ भने नि सानो मनमा पीडा छैन कतिने जाउ खोली तारेर गोठ मर्दैन एउटा फुल झरेर झुललाई साथी तारा जपिने छौ भने निधो सानो मनमा पीडा छैन कतिले धोकै दिन्छौ भने निधो सानो मनमा पीडा छैन कति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 वर्षदेखि तपाईँको सेवामा रही स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिने रोजाइ अनुसारको गरगहना बनाउनु परेमा पुरानो गरगहना सारफेर तथा खरिद बिक्री गर्नु परेमा राशि अनुसारको पत्रको व्यवस्था भएको पूर्वी चितवनकी चिर परिचित भरपर्दो सुन चाँदी पसल मनोकामना सुन चाँदी पसल सम्पर्क वीरेन्द्रनगर तिन खुरखुरे बजार प्रोपाइटर